बुलबुल एउटा इरानी चरा बुलबुल जब देख्छु तिमलाई अनि घर सम्झन्छु जब देख्छु तिमलाई अनि घर सम्झन्छु आफ्नै ठानी बाँचुन्जेलको भर सम्झन्छु तिमी हाँस्दा अनायासै खुसी हुन्छ मन तिमी हाँस्दा अनायासै खुसी हुन्छ मन अध्यारो त्यो रातलाई नै प्रहर सम्झन्छु आफ्नै ठानी बाँचुन्जेलको भर सम्झन्छु गल्ती गर्दा माफी दिन्छौ सिकाउँछौ फेरि गल्ती गर्दा माफी दिन्छौ सिकाउँछौ फेरि आमा बुबा र आफन्तको डर सम्झन्छु आफ्नै ठानी बाँचुन्जेलको भर सम्झन्छु एकै पलको दूरी पनि वर्षौं जस्तो लाग्छ एकै पलको दूरी पनि वर्षौं जस्तो लाग्छ कठै एक्लो चौतारीको त्यो वर सम्झन्छु आफ्नै ठानी बाँचुन्जेलको भर सम्झन्छु शून्यता नै किन नहोस् तिमी भएको शून्यता नै किन नहोस् तिमी भएको बिरानो यो कोठालाई सहर सम्झन्छु जब देख्छु तिमलाई अनि घर सम्झन्छु आफ्नै ठानी बाछुन्जेलको भर सम्झन्छु नुवाकोट रातमाटे सातका घर भई अहिले अस्ट्रेलिया बस्दै आउनुभएका राजन नेपालको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले पठाउनुभएका इमेलबाट प्राप्त गजल तथा रात्रिगन्थन शैलीका भावनाहरूलाई लिएर आइपुगेको छु सुन्दर कुरामा सबैको आँखा पर्छ पर्नु पनि पर्छ त्यो स्वाभाविक पनि हो त्यसैले त सुन्दरताको महत्व छ सुन्दरताको कदर छ तिमी पनि बेजोड सुन्दर छौ जो कसैको पनि आँखालाई आफूतिर तान्न सक्षम छौ प्रकृतिको अनुपम उपहार चाहिँ निश्चल निर्दोष निष्कपट छौ सयौं फूलहरूको बीचमा फुलेको गुलाब चाहिँ सयौं ताराहरूको बीचमा चम्किरहेको चन्द्रमा चाहिँ तिम्रो लागि कैयौं धड्कनहरू यसै धड्किरहेका होलान् तछाड मछाड गर्दै उनीहरूको पनि यसमा के दोष तिमी नै यति राम कहानीको परी जस्तै स्वर्गका अप्सरा भन्ने कहानीमा सुनेको तर तिमीलाई देख्दा लाग्छ तिमी नै जस्ता त हुँदा हुन् तिनीहरू पनि तिमीभन्दा राम्री त कोही छैन जस्तो लाग्छ यो संसारमा यो फकत मेरो मनमा गुम्सिएको भावना तिमीसँग सेयर गरे भूल भए माफ भन्दै प्रकाश श्रेष्ठले कुवेतबाट पठाउनु भएको यो पत्र लेटर टु समूहन शीर्षक दिएको पत्र वाचन गर्दै म आजको बुलबुलको पहिलो गजल अब राख्छु चमकता चाँद सा चेहरा तो हैं सितारों से हंसी की बात क्या तेरी बहारों महबूब मेरे महबूब तुझे रब ने बनाया खूब चमकता चांद सा चेहरा दो आंखें हैं सितारों से हंसी की बात क्या जानू हंसी तेरी बहारों से महबूब मेरे महबूब रब ने बनाया खूब चमकता चांद सा चेहरा दो आंखें हैं सितारों सी करे हंसी की बात क्या जाने हंसी तेरी बाहरों से महबूब मेरे महबूब तुझे रब ने बनाया चमकता चांद सा चेहरा दो आंखें हैं सितारों की क्या नजारों की हंसी की बात क्या जाने हंसी तेरी बहारों की महबूब मेरे महबूब तुझे रब ने बनाया फूल चमकता चांद सा चेहरा दो आंखें हैं सितारों से उजले मेरा तुझे कितनी मोहब्बत करता है मेरी चाहत समंदर है समाजा इसमें लहरों से हंसी की बात क्या जाने हंसी तेरी बहारों से महबूब मेरे रब ने बनाया फूल चमकता चांद सा चेहरा तो आंखें जैसे सितारों से हंसी की बात क्या लाया हंसी तेरी बहारों से महबूब मेरे महबूब तुझे रब ने बनाया फूल चमकता चांद अल्झायो नजरमा बोलायो अदरले अल्झायो नजरमा बोलायो अदरले खुसी हुँदै आए म बोलायो कदरले हाँसो ठट्टा चल्दै थियो तिम्रो र मेरो हाँसो ठट्टा चल्दै थियो तिम्रो र मेरो भागा भाग भयो गाउँलेको बदरले खुसी हुँदै आए म बोलायो कदरले साथी सङ्गी लिएर जानलाई आए साथी सङ्गी लिएर लानलाई आए मायामा कुटिएको लास पायो बगरले खुसी हुँदै आए म बोलायो कदरले छेको छैन हामीले कुटाई परै जाओस् छोको छैन हामीले कुटाई परै जाओस् यो हत्या होइन निर्णय गर्यो सदरले अल्झायो नजरमा बोलायो अधरले खुसी हुँदै आए म बोलायो कदरले सर्लाहीका नारायण बस्नेत जलनको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ मैले आज सिक्दै गरेका गजलहरू र राम्रा गजलहरू सबै मिसाएर ल्याएको छु बुलबुल साहित्य एट जिमेल डट कममा तपाईँले पठाउनुभएका गजलहरूको वाचनसँगै भावनाहरूलाई पनि प्रस्तुत गरिरहेको छु काभ्री पलाञ्चोक जिल्लाबाट सबिना मिश्रले एउटा गजल शैलीमा लेख्नु भएको भावना छ दूरी मेट्दै नजिक बाछु मायामा परेपछि हरकत जे होस् सतर्क बाछु मायामा परेपछि स्वार्थ थियो स्वार्थी थिएँ संसारले हेर्दा फरक हेर निस्वार्थी बाछु मायामा परेपछि पर्खी बस्थ्यौ म तर्की हिँड्थेँ नजर जुझ्नै नपाई नजर नजर जुदाउने बाछु मायामा परेपछि मैले सबिना मिश्रजी लगायत यसै गरी गजल सिक्ने साथीहरूलाई भन्नुपर्दा तपाईँको रदिफ राख्न सक्नुभएको छ गजलमा तर काफिया बन्न सकेको छैन जस्तो कि दूरी मेट्दै नजिक बाछु मायामा परेपछि हरेक दोस्रो लाइनमा पनि भाछु मायामा परेपछि त्यसपछि हरेक शेरको पछिल्लोमा भाछु मायामा परेपछि भाछु मायामा परेपछि यो रदिफ भयो तर काफियाको रूपमा यो नजिक सतर्क निस्वार्थी जुदाउने राख्नु भएको छ यहाँनिर चाहिँ तपाईँले उस्तै शब्द आउने नजिक छ भने सठिक यस्तो खालको शब्द राख्नुभयो भने काफिया बन्न जान्छ भन्ने कुरा मैले एकदमै यो सैद्धान्तिक तवरले नभइकन अव्यवहारिक तवरले जे जस्तो मलाई दिमागमा यति बेला आयो त्यति कुरा बताएँ काभ्रे पलाञ्चोक जिल्लाकी सबिना मिश्रको यो भावना वाचनपछि अब बुलबुलको अर्को गजल सुनाउँछु चिट्ठी न कोई संदेश जाने वो कौन सा तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए जहां तुम चले इस दिल पे लगा के ठेस जाने वो कौन सा देश तुम चले भरी होगी हमने न सुनी होगी जाते जाते तुमने आवाज तो दी होगी हर वक्त यही है गम उस वक्त कहाँ थे हम कहाँ तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए जहां तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सदेश जहां तुम चले गए कोई संदेश जाने वो कौन सदेश जहाँ तुम चले गई जहाँ तुम चले गई इस दिल पे लगा के ठेस जाने वो कौन सदेश जहाँ तुम चले गई इस दिल पे लगा के ठेस जाने वो कौन सा जहां तुम चले बुलबुल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल शरीर एउटा जिउँदो लास हो शरीर एउटा जिउँदो लास भो तिमी नबोल्दा जीवन उदास भो ओठले मुस्कान बिर्स्यौ मनले उमङ्ग ओठले मुस्कान बिर्स्यौ मनले उमङ्ग दिल लाचार अनि हताश भो तिमी नबोल्दा जीवन उदास भो चल्किन्छन् केवल पुराना यादहरू चल्किन्छन् केवल पुराना यादहरू बाचा व्यर्थै बगबास भो तिमी नबोल्दा जीवन उदास भो परेली पनि दिक्क मान्छ आँसुसँग परेली पनि दिक्क मान्छ आँसुसँग जीवनभन्दा मृत्यु खास भयो तिमी नबोल्दा जीवन उदास भयो प्रकाश घट्दै अँध्यारो बढ्दैछ नयनमा प्रकाश घट्दै अँध्यारो बढ्दैछ नयनमा चारैतिर त्रासै त्रास भयो शरीर एउटा जिउँदो लास भयो तिमी नबोल्दा जीवन उदास भयो झापा धुलाबारी घर भई अहिले कतार बस्दै आउनुभएका रमेश घिमिरेको गजल थियो यसलाई वाचन गर्दै मैले उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ मैले यो सँगै अब अर्को एउटा भावना लिएको छु लोकेन्द्र आचार्यले उहाँले निकै मिठो प्रश्न पनि लेख्नुभएको छ उहाँले सम्भवतः रात्रिगन्थनका श्रृङ्खलाहरू सुनिसकेपछि रात्रिगन्थन शैलीमा लेख्ने कोसिस गर्नुभएको छ म उहाँको लेखनी कस्तो छु वाचन गरेर सुनाउँछु लोकेन्द्र आचार्यको लेखनी घमण्ड किन गर्छौ यो मान्छे के पो हौ र तिमी के गर्न नै पो सक्छौ र के नै सृजना गरेको छौ तिमी चाहेर जन्मिएको हो र या चाहेर मर्नेवाला हो जीवित हुनुको सबूत श्वास पनि आफै चलिरहेछ तिमीले कुनै चिज बनाएको छु भन्नु भ्रम हो तिमी केवल स्वरूप मात्र बदलिएको हो जस्तै माटोलाई बदल्नुहुन्छ खानेकुरामा ढुङ्गा सिमेन्टलाई बदल्नुहुन्छ ताजमहलमा ग्रेट वालमा तपाईँलाई त केवल एउटा सिकारीले मटाङ र फाले झैँ कुनै अज्ञातले फ्याँकेको हो छेपारोले पर्खाल थामे जस्तो घमण्ड हामी गर्छौँ हामीलाई थाहा छैन कि आफू पर्खालमा अडिरहेको छौँ के तपाईँले सधैँ आफूसँग रहिरहने चिज कमाउनु भयो के तपाईँले कमाएका हरेक चिज तपाईँभन्दा पहिले कसैले कमाइसकेको थिए र पछि पनि कमाउनेवाला छन् कि ए मान्छे तिमीलाई जानेकोमा घमण्ड छ र कस्तो मूर्ख तिमी तिमीले जानेको नै के छौ र यो रहस्यमय संसारको कुरा ल भन्नुहोस् त लोकराज भएको भए मेरो नारायणमा रा नाम राख्नु अघि चाहिँ म को थिएँ त्यति बेला मेरो त केही नाम थिएन यस्तै हुनु एउटा नाम रुख नदी ताल समुद्र यी वास्तवमा के हुन् थाहा छैन हामीलाई साइन्स मान्नेहरू भनिदिन्छन् इलेक्ट्रोन प्रोटोन र न्युट्रोनको दुनियाँ हो ईश्वर मान्नेहरू भनिदिन्छन् ईश्वरको दुनियाँ चारैतिर ईश्वरै ईश्वर छन् तर लडाईँ जारी छ एकअर्का बीच लुचाचुडी जारी छ किनभने यस्तो वास्तवमा हामी एउटै भए किन यस्तो भेदभाव हाम्रो अस्तित्व एउटै भए कसैले एक झापड हान्दा उल्टै दुई झापड फर्काइदिन्छन् यहाँनिर बुझ्नुपर्ने चारैतिर ईश्वर भए ईश्वरले ईश्वरलाई नै हानेका होलान् किन दुई झापड लगाउनु पर्यो खोज आफूलाई लोकेन्द्र आचार्यजीको भावना मैले वाचन गरेँ र अब बुलबुलमा फेरि एउटा गजल सुनाउँछु पहिला वाचन गर्छु त्यसपछि साङ्गीतिक गजल सुनाउँछु पाँच थर मिक्लाजुङ सातका कमल कौशिकको गजल यस्तो छ घर बोक्दा बोक्दै शरीर गल्छ गरी भएको घर बोक्दा बोक्दै शरीर गल्छ गरिबको पाखुराले मात्र जीवन चल्छ गरिबको हजुरलाई पो सुहाउँछ त सम्पत्ति जोख्ने कुरा हजुरलाई पो सुहाउँछ त सम्पत्ति जोख्ने कुरा बल्ल तल्ल घरमा चुलो बल्छ गरिबको पाखुराले मात्र जीवन चल्छ गरिबको पसिनाकै खानुपर्छ दस नङ्ग्रा खियाएर पसिनाकै खानुपर्छ दस नङ्ग्रा खियाएर मनले सोचे जति कहाँ फल्छ गरिबको पाखुराले मात्र जीवन चल्छ गरिबको गर्ने कालु खाने भालु यस्तै रित चलेको छ गर्ने कालु खाने भालु यस्तै रीत चलेको छ ढेडु बाँदर पाल्दै उमेर ढल्छ गरिबको घर बोक्दा बोक्दै शरीर कल्छ गरिबको पाखुराले मात्र जीवन चल्छ गरिबको थर मिक्लाजुङ सातका कमल कौशिकको यो गजल वाचन गरिसकेपछि अब म एउटा साङ्गीतिक गजल फेरि राख्छु बुलबुलमा मान्नुहोस् कुनै दिन दुश्मन काम आउँछ मान्नुहोस् कुनै दिन दुश्मन काम आउँछ मरेपछि कमसेकम मलाम आउँछ म लेख्छु खबरमा तिमीलाई कस्तो छ म लेख्छु खबरमा तिमीलाई कस्तो छ जवाफमा उताबाट रित्तो खाम आउँछ मरेपछि कमसेकम मलाम आउँछ भयो भनेर नहुने तिम्रा यादहरूलाई भयो भनेर नहुने तिम्रा यादहरूलाई बल्झिन यादहरू एकसाथ तमाम आउँछ मरेपछि कमसेकम मलाम आउँछ यस्तो पनि हुन्छ होला त कसैको जिन्दगी यस्तो पनि हुन्छ होला त कसैको जिन्दगी सुरु नहुँदै जिन्दगी पूर्ण विराम आउँछ मरेपछि कमसे कम मलाम आउँछ घातक रोग के हो सोध्यो कसैले घातक रोग के हो सोध्यो कसैले दिमागमा छोडी जानेकै नाम आउँछ मान्नुहोस् कुनै दिन दुश्मन काम आउँछ मरेपछि कमसे कम मलाम आउँछ कञ्चन गाउँपालिका रुद्रपुर घर भए अहिले युएई बस्दै आउनुभएका सिबी सुनार मनिषाको गजल थियो यो यसलाई मैले वाचन गरेँ आज म बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले पठाउनुभएका गजल तथा रात्रिगन्थन शैलीका भावनाहरूलाई आजको कार्यक्रममा वाचन गरिरहेको छु र क्रमबद्ध रूपमा धेरै अगाडि अगाडिदेखिका सामग्रीहरू लिएर आएको छु ऋषिबाबु चापागाई ओम लमजुङ नेपाल घर भई अहिले काठमाडौँ नेपाल राष्ट्र ब्याङ्क बालुवाटारमा हुनुहुन्छ उहाँले एउटा गजल पठाउनु भएको छ वर्षामा तराईमा बाढी पहाडमा पहिरो हुन्छ वर्षामा तराईमा बाढी पहाडमा पहिरो हुन्छ नेतालाई तलब र भत्ता खानामा चटारो हुन्छ भत्ता खाने भए चुनाव होइन लोकसेवा लड भत्ता खाने भए चुनाव होइन लोकसेवा लड बजेट तलबमा गए विकासमा तगारो हुन्छ नेतालाई तलब र भत्ता खानामा चटारो हुन्छ कोरोनाले व्यापार व्यवसाय चौपट्ट पारेको बेला कोरोनाले व्यापार व्यवसाय चौपट्ट पारेको बेला सरकारलाई कर उठाउनमा हतारो हुन्छ नेतालाई तलब र भत्ता खानामा चटारो हुन्छ बन्दाबन्दी हुँदा पनि लास आएकै छ विदेशबाट बन्दाबन्दी हुँदा पनि लास आएकै छ विदेशबाट आफन्तको दुःख र पीरको मनमा धुइरो हुन्छ वर्षामा तराईमा बाढी पहाडमा पहिरो हुन्छ नेतालाई तलब र भत्ता खानामा चटारो हुन्छ लमजुङ घर भई अहिले काठमाडौँमा बालुवाटारमा नेपाल राष्ट्र बैङ्कमा कार्यरत ऋषि बाबु चापागाई ओमको यो गजल मैले वाचन गरेर सुनाएँ र अब एउटा भावना छ पठाउनु भएको मलाई डाक्टर अमेर कार्कीले फ्लोरिडा अमेरिकाबाट उहाँले लेख्नुहुन्छ नमस्कार अचुजी एकपटक तपाईँ फेसबुक स्ट्याटसमा यो पोस्ट राख्नुभएको थियो त्यसैले मैले छोटो विचार राखेँ भन्नुभयो र उहाँले पोस्ट राखेको पोस्ट चाहिँ खुलाउनु भएको छैन नेपालमा नेपालीले कपाल काट्ने पेसा किन नगर्ने हजुर मैले सम्झेँ अब उहाँले भन्नुभएको स्ट्याटस मैले कुनै बेला यो लकडाउन भइरहँदाखेरि अब लकडाउन सकिएपछि नेपालकै नागरिकहरूले कपाल काट्न सिकौँ विदेशीहरूलाई मौका नदिउँ र आफ्नो देशको पैसा आफै राखौँ भन्ने आशयमा एउटा स्ट्याटस लेखेको थिएँ उहाँले लेख्नुभएको छ विदेश र नेपाल दुवै ठाउँमा काम गरिसकेको आफ्नै अनुभवको आधारमा म यो भन्न सक्छु सक्छु कि विदेशीले नेपालीले यस्तै ज्याला मजदुरी खुसी खुसीले गरेको त्यस आम्दानी धेरै हुने भएर मात्र होइन यहाँ विदेशमा जुनसुकै काम र कामदारलाई पनि समान इज्जत दिने भएर हो आफ्नो अनुसार मर्सिडिज चढ वा पुरानो टोयटा चढ कसैलाई मतलब छैन तपाईँ एउटा रिसर्च साइन्टिस्ट भएर ठुलो कम्पनीमा काम गर्नुहुन्छ तर तपाईँको श्रीमती एउटा सानो स्टोरमा एउटा कस्टमर सर्भिसको रूपमा काम गर्नुहुन्छ अब अवश्य तपाईँहरूको आमदानीमा ठूलो फरक छ तर ती दुई कामलाई हेर्ने नजरमा केही फरक छैन यहाँ होला कुनै सहरमा जहाँ नेपालीहरूको साह्रै ठूलो जमात छ त्यहाँ यस्ता उचनिच भएको कुरा पनि यदाकदा सुन्न पाइन्छ नेपालमा एउटा डकर्मीको आमदानी एकजना एयरपोर्टको पिउनको सरकारले दिएको चोखो तलबभन्दा बढी हुन्छ त्यो हामी सबैलाई थाहा छ तर ती डकर्मीको मेहनतको भन्दा कम तलब पाउने एउटा सरकारी कर्मचारीको चोरी चोरीफुरी देखेपछि हामी छिमेकीहरू त्यसका केरकार गर्न थालेर कानूनलाई सहयोग गर्नुपर्नेमा उल्टो उसलाई चिया पसलमा सम्मान दिन्छौं भने उता आफ्नै घरको गाह्रो उठाउने डकर्मीलाई अपमान गर्छौं हाम्रो नेपाली समाजमा अझै पनि मानिसको कर्मलाई होइन कमाइलाई नै हेरेर व्यवहार गरिन्छ चाहे त्यो लुटको होस् वा कुसको होस् विदेशमा बस्दा त्यही नेपालीले नियम कानुन पालन गर्ने मेहनती गर्ने घुस नखाइकन चोखो कमाईबाट जीविकोपार्जन गर्ने अनि नेपालमा हुँदा आफ्नो तलबभन्दा तीन गुणाको टिभी र सोफा किन्नुपर्ने र उसलाई कहाँबाट आयो यत्रो पैसा भन्नु साटा ओहो त्यस्तो पैसा कमाउन सके पो यो चोखो तलब खाने मास्टर वा इन्जिनियर बनेर के काम भनेर विदेश जा जा भनेर उक्साउने यदि सबै कामको र कामदारको बराबर इज्जत गर्ने र दुई नम्बरीको कमाई गर्ने व्यक्तिलाई छिमेकी र समाजले बहिष्कार गर्ने हो भने यहाँ जस्तै डिग्री गरेका युवाहरूले नेपालमै पनि नाईको व्यवसायमा खुसी खुसी गर्दछन् भनेर अमर कार्कीले फ्लोरिडाबाट लेखेर पठाउनुभयो अब एउटा साङ्गीतिक गजलको पालो come now यिनै साङ्गीतिक गजलहरू तपाईँले बुलबुल साहित्य एट जिमेल डट कममा पठाउनुभएका युनिकोडमा लेखेर पठाउनुभएका गजल तथा रात्रिगन्थन शैलीका भावनाहरूसँगै आजको बुलबुलबाट उत्पादन सहयोगी दिनेश नेरौला र सङ्घर्ष विष्टसँगै म प्रस्तुता अक्षुत घिमिरे पनि विदा हुँदैछौँ जाँदा जाँदै उदयपुर देउरीका इन्द्र भट्टराईको गजल वाचन गर्दै शुभरात्रि भन्छु सोचे अब त जिन्दगीमा अगाडि बढ्नु पर्यो सोचेँ अब त जिन्दगीमा अगाडि बढ्नु पर्यो पहिलो युद्ध घरमै आफ्नासँग लड्नु पर्यो सकिन त डिग्री सकियो जागिर पाइएन सकिन त डिग्री सकियो जागिर पाइएन अब खुरुखुरु कोरियन भाषा पढ्नु पर्यो छुरा हानेर होइन खुट्टा तानेर होइन छुरा हानेर होइन खुट्टा तानेर होइन मुसुक्क हाँसेर शत्रुको छातीमै गर्नु पर्यो पहिलो युद्ध घरमै आफ्नासँग लड्नु पर्यो तिमी घाम बनेर उदाएपछि जुन माया तिमी घाम बनेर उदाएपछि जुन माया तिमीलाई हेरिराख्न पनि मैले डढ्नु पर्यो पहिलो युद्ध घरमै आफ्नासँग लड्नु पर्यो सोच्थेँ जिन्दगीमा फुलै फुलको बाटो हिँड्छु तर सोच्थेँ जिन्दगीमा फुलै फुलको बाटो हिँड्छु तर नाङ्गो खुट्टा काँडाको सगरमाथा चढ्नु पर्यो सोचे अब त जिन्दगीमा अगाडि बढ्नु पर्यो पहिलो युद्ध घरमै आफ्नासँग लड्नु पर्यो बुलबुल एउटा इरानी चरा बुलबुल